6 MHz. माला सुरु भइसक्यो मदन भण्डारी उपस्थित भइसके म रहनेछु रातको एघार बजीसम्म तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ अनि त्यस्तै गरेर W W W dot radio vision dot com dot NP लगन गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नि पठाउनुभएका मुक्त खराबहरू राख्ने गर्छौँ मुक्तकारहरूसँगको भलाकुसारी मौका चुराएर राख्ने गर्छौँ गर्दछौँ मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौँ आजको यो अङ्कमा तपाईँहरूले नि मायाले स्नेहले पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू मसँग छन् आलो पालोमा मुक्तक जोड्दै जानेछु हेरौँ निर्धारित समयमा कति सक्छु म मुक्तक राख्न हजारौँ कथा कहानी किताब पढेर हजारौँ कथा कहानी किताब पढेर सकियो बरु जवानी किताब पढेर र पनि अझै बुझ्न सकिएन साथी के हो चिन्दगानी किताब पढेर यो मुक्त छवि किरण अधिकारीजीको बागचोर नगरपालिका दस पिपल नेता सल्यान उहाँको घर हो आजको कार्यक्रम मुक्तक मालामा छवि किरण अधिकारीजीका आइने मुक्त खराबहरूसँगै श्रोता मुक्तकको सिलसिला मैले सुरु गर्न चाहेँ अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ राजेश पाठक प्यासी आत्माजीको गजुरी धादिङ उहाँको घर हो आमा मनको मैलोहरू धुन किन समय लाग्छ आमा मनको मैलोहरू धुन किन समय लाग्छ बाबु वर्षौँ अघिको दाग हो मेटिन समय लाग्छ छरेका ती पत्करहरू चलाइदिन्छन् बुझ्यौ बैगुन हो छिट्टै सम्झिने गुण सम्झिन समय लाग्छ ओहो यो मुक्तक राजेश पाठक प्यासी आत्माजीको हजुर धादिङबाट उहाँले हामीलाई भयो अर्को मुक्तक छ मसँग देवराज घरती मगर्जीको नली चिन्ता पिर अगाडि बढ्नुपर्छ नली चिन्ता पिर अगाडि बढ्नुपर्छ जे भए पनि आखिर अगाडि बढ्नुपर्छ जीवनमा उतार चढाव आइरहन्छ नै र पनि नझुकाई शिर अगाडि बढ्नुपर्छ यो मुक्तक देवराज खर्ती मगरजीको स्वर्गद्वारी तिन प्युठान उहाँको घर हो अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ यो समयमा मसँग मुक्तक रहेको छ चन्द्र प्रकाश साउदजीको ढकारी गाउँपालिका चार दुर्गम बस्ती बलाता आसाम भनेर आफ्नो ठेगाना लेख्नु भएको छ चन्द्र प्रकाश साउदजीको मुक्तक मसँग हुँदा गीत रहेको छ अहिले कृष्णहरि बरालजीले भएको सुरेश कैरेजीले सङ्गीत भएको अनि आवाज भर्नु भएको छ दीपक लिम्बुले यो गीत त म राख्छु तपाईँहरू समक्ष पहिला मुक्तक सुनाऊ सोचिरहन्छु केही बेर भक्कानिन्छु रुन मन लाग्छ सोचिरहन्छु केही बेर भक्कानिन्छु रुन मन लाग्छ दसको सामान सयमा किन्छु रुन मन लाग्छ हाँसेर माया पिरतीका संवाद गरौँ भन्छु तिमीसित त्यति बेला देशको हालत सम्झिन्छु रुन मन लाग्छ यहाँ चिन्ता तिमी माया माया भन्छु यहाँ देशको छ चिन्ता माया माया भन्छु यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छु साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ तिमीले जस्तै बन्छौ यहाँ देश छ चिन् साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ यहाँ देशको छ चिन्ता आधार यहाँ देशको छ चिन्ता तिमी माया माया चन्द्रप्रकाश साउजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्समा मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ म तपाईँहरूकै मुक्तक हरफहरू आलो पालो लिइरहेको छु झार्न बाध्य भई आँसुका धारा बुढेसकालमा झार्न बाध्य भई आँसुका धारा बुढेसकालमा कसले गर्छ होला हेरचाह बिचारा बुढेसकालमा चार चार छोराहरू थिए आफ्नै सुर गरे बिएपछि लौरो भयो ती आमाको सहारा बुढेसकालमा यो मुक्तक मुक्तकार जगत थापाजीको बझाङ उहाँको घर हो जगत थापाजी मिठो माया मुक्तक मालालाई यसरी नै बाँड्दै गर्नुहुन्छ बझाङबाट आउँदै गर्नुहुन्छ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ दिवाकर नेउपानेजीको आम्टेका चिराङ असम भारत उहाँको घर हो घरी खनार्दैछ फेरि बिस्तारै चढाउँदैछ जिन्दगीमा घरी खदार्दैछ फेरि बिस्तारै चढाउँदैछ जिन्दगीमा लुटेर फेरि सहयोगमा हात बढाउँदैछ जिन्दगीमा यो समय पनि महान गुरु हो साहेब ध्यान दिनुहोस् ओ हजुरलाई विशेष विषय पढाउँदैछ जिन्दगीमा यो मुक्तक दिवाकर नेजीको भारत असमबाट हुनुहुन्थ्यो उहाँ अर्को मुक्तक छ मसँग एकराज भट्टराईजीको बेलबारी मोरङ उहाँको घर हो फलाई बेच्ने गहुँ मकै कोदो धान कहाँ छन् हेर फलाई बेच्ने गहुँ मकै कोदो धान कहाँ छन् हेर अनि झुगाउने लडेर देशको स्थान कहाँ छन् हेर चुनाव जितलाई राजा बनाउने पो जहाँको त्यहीँ त जनताको भोटलाई सम्झिने दोकान कहाँ छन् हेर एक राज भट्टराई मुक्तक मालाको यो बसाइमा यसरी अर्को मुक्तक छ मसँग रत्न पुन मगर्जीको रुकुम पश्चिम उहाँको घर हो अब जीवनको एक भाग प्रगति गरी देखाऊ अब जीवनको एक भाग प्रगति गरी देखाऊ नलाग्ने गरी कतै पनि दाग प्रगति गरी देखाऊ रिसले केही हुँदैन तातो पानीले घर चल्दैन तेजिलो चलाउ त्यो दिमाग प्रगति गरी देखाऊ प्रगति गरी देखाउन यसरी मुक्तकमै अनुरोध गर्दै हुनुहुन्थ्यो रत्नपुन मगरजी नियमित रूपमा आउँदै गर्नुहुन्छ हामीहरू समक्ष हौ भने श्रोता हामी कार्यक्रममा अर्कै एउटा गीत सुन्नेछौँ मसँग मुक्तक छ जीवन जैसीजीको तुरमा खात गाउँपालिका पाँच कैलाली उहाँको घर हो गीत रहेको छ यो समयमा मसँग रामकृष्ण ढकालजीले गाउनुभएको सिन्धु राणाले लेख्नुभएको न्यु बज्राचार्यले सङ्गीत भर्नुभएको जीवन जयसिजीको मुक्तक सुनौ पहिला अनि सँगसँगै गीत हामी सुन्ने नै छौँ चुडिसकेको डोरी बाँट्ने कुरा नगर चुडिसकेको डोरी बाँट्ने कुरा नगर भइगो दिमाग फेरि चाट्ने कुरा नगर दुखेको बेला वास्तासम्म नगर्ने मान्छेले सँगै जीवन अब काट्ने कुरा नगर कसरी बुझाउ बुझ्दै नमन के गरी बनाऊ बिग्रिन्छ झन् भो मायाको कुरै नगर भो मायाको कुरै नगर भो मायाको कुरै नगर बिग्रेको यो मन बिजुली सारी चम्केको यो मन चट्याङ सारी बज्रेको यो मन यही मनमा फेरि यही मनमा फेरि यही मनमा फेरि फेरि आधी नहुला भो मायाको कुरै नगर भो मायाको कुरै नगर भो मायाको कुरै नगर भो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार सुन्दै हुनुहुन्छ श्रोता मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू म तपाईँहरूकै मुक्त घर घरपहरू आलो पालो लिइरहेको छु कुहिरोको काग जस्तै गरी भिडमा हराएको छु कुहिरोको काग जस्तै गरी भिडमा हराएको छु हतास हतास मनमा धीरताको उडान भराएको छु विहीन भई हिँड्नु पर्दा तिम्रो यो सहरमा मेरो अस्तित्व यसै मेटिन्छ कि भनी डराएको छु कार्यक्रम मुक्तक मालाको यो वसाईमा अर्को मुक्तक लिए यो मुक्तक मुक्तकार एसपी असफलजीको फेदी खोला तिन गहतेरा सिङ्जा उहाँको घर हो एसपी असफलजी नियमित रूपमा यस्तै गरी मिठो माया बाँड्दै गर्नुहुन्छ सिङ्जाबाट सम्झँदै गर्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ रञ्जना श्रेष्ठजीको बेसी गाउँपालिका दुई खारपा खोटाङ उहाँको घर हो हजारौँ सपनाको टुङ्गो लगाउन परदेशिनु भएको थियो हजारौँ सपनाको टुङ्गो लगाउन परदेशिनु भएको थियो तपाईँले हाम्रो लक्ष्य पुरा गराउन परदेशिनु भएको थियो बाध्यताले हजुरलाई घरदेशमा राखिन वर्षौँ भयो दाजु चेलीको माया मनैमा साँची कमाउन परदेशिनु भएको थियो चाडपर्वको समयमा चेलीले मुक्तकमा दाजुलाई यसरी सम्झनुभयो यो मुक्तक रञ्जना श्रेष्ठजीको खारपा खोट्याङ उहाँको घर हो रावेसी गाउँपालिका दुई अर्को मुक्तक मसँग छ श्रोता सुनिल राणा मगरजीको उहाँको घर चौकुने गाउँपालिका एक सुर्खेत न त आफ्नो भन्न सके न त पराई यो समयले पर्खँदैन न त आफ्नो भन्न सकेँ न त पराई यो समयले पर्खँदैन पर्खिरहेँ तिम्रो हुने विश्वास जगाई यो समयले पर्खँदैन ठ्याक्कै छ वर्ष बित्यो तिमीले मन दिएर हिँडेको पनि अब तिमीलाई पर्ख्यौँ भने मलाई यो समयले पर्खँदैन उहाँ हुनुहुन्छ मुक्तकार सुनिल राणा मगर्जी सुर्खेतका मुक्तकार नियमित रूपमा यसरी नै आउँदै गर्नुहुन्छ अनि नियमित रूपमा यसै गरी आउनुहुने मुक्तकार हुनुहुन्छ अनिल भण्डारी उदासी असमबाट अबको क्रममा अनिल भण्डारी उदासीको मुक्तक म तपाईँहरू समक्ष राख्न चाहन्छु उसले मलाई पराई सम्झिनु नौलो कुरा होइन उसले मलाई पराई सम्झिनु नौलो कुरा होइन आफ्नो मनको फैसला लिनु नौलो कुरा होइन उस्तै परे दाजु भाइले पनि धोका दिन्छन् भने झन् यो प्रेमिकाले धोका दिनु नौलो कुरा होइन अनिल भण्डारी उदासी यसरी असमबाट अर्को मुक्तक मसँग छ श्रोता प्रकाश पाठकजीको शिवराज दुई कपिल वस्तु उहाँको घर हो हामी सँगै गीत सुन्नेछौँ यो समयमा मसँग गीत रहेको छ राजेश पायल राईजी र सञ्जीवनीजीले गाउनुभएको थापा सीताले लेख्नुभएको सुरेश अधिकारीजीले सङ्गीत भर्नुभएको मुक्तकार प्रकाश पाठकलाई पहिला सुनौ अनि सँगसँगै गीतमा राख्ने नै छु मनले थियो के सोचेको बोल्दै बोलिनौ मनले थियो के सोचेको बोल्दै बोलिनौ पानी बार चाहिँ भो बोल्दै बोलिनौ वर्षौँ पछि भेट भएका थियौँ हामी हेर्दै हेरिनौ किन हो बोल्दै बोलिनौ आज भोलि तिमीले हिँड्ने बाटो छोड्यो ओ आज भोलि तिमीले हिँड्ने बाटो छोड्यो बिराए कि रिसायौ कि माया जोड्यो बिराकी रिसायो कि कि अन्तै माया जोड्यो तिमीले पनि भइगो नि भेटमा नजर मोड्यो तिमीले पनि भइ भूमि हितमान जरमू बसमा पर्यो यो मनलाई साथैको साट पर्यो के टिक्नु झुटो बाचा जिउँदै मलाई मार्यो बिराए कि रिसायो कि कि अन्तैमा कार्यक्रम सुंदर बनोया पाती बिरानो भो बाटो हरायो मनको साथी ओ आजभोलि तिमीले हिने बाटो छोड्यो तिमीले पनि भइगो भेटमा नजर मुख प्रकाश पाठकजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन सुन्दै हुनुहुन्छ मुक्तक मेलामा म मुक्तक खराबहरू तपाईँहरूकै लिइरहेको छु खै कसले गर्छ यसरी मलजल यादहरूको खै कसले गर्छ यसरी मलजल यादहरूको सङ्गतमै कति पीडा कमसल यादहरूको यादहरूले दुखाउने मन हो जानिसकेँ मैले अज्ञात छ चाहिँ उद्गम स्थल यादहरूको यो मुक्तक गोपाल पुन्जीको सल्यानबाट उहाँ मुक्तक मालाको यो बसाइमा आउनुभयो गोपाल पुन्जीको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ रिदम बुढाजीको पोखरा जाजरकोट उहाँको घर हो लाग्छ अब मन नदुखौँ उचित होला लाग्छ अब मन नदुखौँ उचित होला दुवै आआफ्नो बाटो जाउँ उचित होला तिमी मेरो अनि म तिम्रो भाग्यमा थिइन यस्तै सोचेर मन बुसाउँ उचित होला रिदम बुढाजी पोखरा जाजरकोटबाट मुक्तक मालाको यो बसाइमा अर्को मुक्तक छ मसँग उमेश कुमार विश्वकर्माजीको अमृतको साटो जहर पठाउ फरक पर्दैन अमृतको साटो जहर पठाउ फरक पर्दैन अब मलाई शिर सम्चया पाऊ फरक पर्दैन गुमाउँछु कि भन्ने डर थियो घुमाइसकेको छु पराईसँग हाँस या आँसु बगाऊ फरक पर्दैन नरहरिनाथ गाउँपालिका दुई कालीकोटका मुक्तकार उहाँ हुनुहुन्थ्यो उमेश कुमार विश्वकर्माजी अर्को मुक्तक छ श्रोता मसँग फिरा गोर्खालीजीको अरुणाचल प्रदेश भारतबाट उहाँले भयो यो पीडा सहन मलाई सघाउन सक्छौ र यो पीडा सहन मलाई सघाउन सक्छौ र केही क्षण मेरो साथ कटाउन सक्छौ र मायामा सब हारेर मन मारेर बसेको छु टुटेको मुटुसँग माया लगाउन सक्छौ र यसरी प्रश्न गर्दै हुनुहुन्थ्यो फिरा गोर्खालीजी सम्भवतः पहिलो पटक आउनुभयो मुक्तकमालाको यो बसाइमा अब केही चाडपर्व विशेष मुक्त खराबहरू लेखेर हामीलाई पठाउनु भएको छ मुक्तकारहरूले म उहाँहरूकै मुक्त खराबहरू लिन्छु डिएम अमर महतराजीको मुक्त रहेको छ अहिलेको क्रममा भारतबाट उहाँले हामीलाई सम्झनुभयो नेपालको ठेगाना भने लेख्न छुटाउनु भयो दसैँमा आउन पाइन तिहारसम्म आउला छुट्टी मिलाएर दसैँमा आउन पाइनँ तिहारसम्म आउँला छुट्टी मिलाएर साथीभाइलाई भनेको छु गाउँमा जाउँला छुट्टी मिलाएर यो खाडीमा वर्षेनी कति बस्नु जम्मै रहरहरू मनमा राखेर यो साल त जसो तसो गरी घरमै रमाउला छुट्टी मिलाएर ओहो अर्को मुक्तक म लिन्छु दिपक सिंह धामीजी हुनुहुन्छ मुक्तकार शैल शिखर सगवानी दार्चुला उहाँको घर हो तिहारको सुरसार खुब चल्या होला गाउँमा तिहारको सुरसार खुब चल्या होला गाउँमा यसपालि नि फोटो हेरी टिका लाउनु मेरो नाउँमा छोरो सम्सी नरुनु है आमा यसपालि नि आउन पाइन न दसैँ न तिहार कामै काम हुन्छ परदेशी ठाउँमा परदेशको बसाई चाडपर्वको समय साँच्चै धेरै याद आउँदो गाउँको घरको यसरी मुक्तकमा लेखेर हामीलाई पठाउनु भएको छ मुक्तकार साथीहरूले अर्को मुक्तक मसँग छ कपिल बाबु कविजीको दार्चुलाबाट हुनुहुन्छ उहाँ सँगसँगै हामी एउटा गीत पनि सुन्छौँ पहिला मुक्तक म कपिल बाबु कविजीको राख्छु गीत रहेको छ यो समयमा मसँग अस्मिता अधिकारीजीले गाउनुभएको यसमा शब्द तथा सङ्गीत रहेको छ महेश काफ्लेजीको पहिला मुक्तक सुनौ वर्षौँ भयो निधार खाली आउन पाइन वर्षौँ भयो निधार खाली आउन पाइन पसे आमा मन सम्हाली आउन पाइन छोरा आउँछ भने बाटो हेरी नबसे है परदेशी छोरा यसपालि आउन पाइन रातो टीका सजाउन निधारा फर्किआऊ परदेशी गाउँ घारा तिम्रै छेउमा बसी लाउँथे जमारा र तिमी उता परदेशमा चडबड भयो फिका हाम्रै छेउमा बसी लाउँथे जमरा टिका यसपालि नि आएनौ प्यारा चढबड भयो फिका अर्को साल जसरी नि आउनु है अर्को साल जसरी नि आउनु है हतै हातैभरि चुरानी के ल्याउनु है हातै भरे चुरानी टिकी ल्याउनु है हातै भरे चुरानी टिकी ल्याउनु है फर्किआउनु है हातैभरि चुरानी टिकी ल्याउनु है हातैभरि चुरानी टिकी ल्याउनु है हातैभरि चुरानी टिकी ल्याउनु फर्किया परदेसी घारा फर्किया निकै नै मिठो गीत कार्यक्रम मुक्तक मालामा मैले तपाईँहरू समक्ष राखेँ तपाईँहरूले पठाउनुभएका मिठा मिठा मुक्त खराबहरू आलो पालो राख्दा राख्दै आजलाई पनि श्रोता कार्यक्रमको निर्धारित समय सकिन लागेको छ अन्य धेरै मुक्त खरबहरू मसँग छन् सुरक्षित छन् म आगामी अङ्कहरूमा आलो पालो छोड्दै जानेछु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्त पठाउन मनभयो प्रतिक्रिया बाँड्न भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate gmail dot कममा तपाईँले मुक्त खरबहरू प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खरबहरू प्रतिक्रियाहरू छोड्न सक्नुहुन्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै मदन भण्डारी जाँदा जाँदै एलिना चौहानजीले भएको लेखु सहयात्रीजीले लेख्नुभएको सङ्गीत भएको निकै नै मिठो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरौँ नमस्कार शुभरात्री घरैमा बाधाहरू पनि छैदिए राखे खरैमा छ